यस अर्पण टाइम चेकको साथमा सुलभ र प्रभावकारी स्वास्थ्य सेवाको लागि टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन अहिले दिउँसोको दुई बज्यो अहिले दिउँसोको दुई बज्यो सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे इसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नशारोग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 कार्यालयको झ्यालका सिसा फुट्नुको साथै केही कम्प्युटरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ चितवन हुँदै पूर्व पश्चिम चल्ने गाडी बिहानैदेखि ठप पछन जबरजस्ती चन्दा संकलनको अभियोगमा पक्राउ परेका आफ्ना कार्यकर्ता छाड्नुपर्ने माग गर्दै वाइसेल चितवनले जिल्ला बन्द आह्वान गरेको हो जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ परेका छ जना विरूद्ध मुद्दा प्रक्रिया अगाडि बढ़ाएको जानकारी दिएको छ पक्राउ परेका मध्ये दुईजनालाई प्रहरीमाथि कार्यालयमै आक्रमण गरेको भन्दै सार्वजनिक अपराध एन अन्तर्गत र अरू चारजनालाई चन्दा ऐन अन्तर्गत मुद्दा प्रक्रिया अगाडि बढ़ाएको छ अनुसन्धानका लागि थप पाँच दिनसम्म थुनामा राख्न सक्ने गरी जिल्ला अदालतबाट म्याद थप भएको प्रहरले जनाएको छ यसैबीच बन्दग्राउण्ड हिँडेको वाइसिलका कार्यकर्ताले एउटा एम्बुलेन्स तोडफोड़ गरेका छन् बन्दकर्ताले नारायणगढ़को हाकिम चोकमा आठ आठ नम्बरको एम्बुलेन्स तोडफोड़ गरेको चितवन प्रहरले जनाएको छ राष्ट्रपति डाक्टर रामवरण यादवले मंगसिर चारका लागि तय भएको संविधान सभा निर्वाचनमा कुनै पनि दल छुट्न नहुने बताउनु भएको छ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहालसँग आज शीतल निवासमा भएको भेटमा राष्ट्रपति यादवले दलहरूबीच भइरहेको छलफलको निष्कर्षको बारेमा बुझ्दै सम्पूर्ण दललाई चुनावमा सहभागी गराउने पहल गर्न आग्रह गर्नुभएको हो उहाँले निर्वाचनको विपक्षमा रहेका दलहरूसँग वार्ता गरी चाँडो निर्वाचनमा सहभागी हुने वातावरण बनाउन पनि आग्रह गर्नुभएको थियो थियो जवाफमा प्रचण्डले दलहरूबीच निर्वाचन गर्ने विषयमा नै सहमति जुटाउन विभिन्न चरणमा छलफल भइरहेको र निर्वाचनको विपक्षमा रहेका दलहरूसँग पनि बिना शर्त वार्ता गर्न सरकारले पत्रचार गरेकाले अब चाँडै निकास निस्कने बताउनु भएको थियो अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष अखिल राज रेग्मी अमेरिकाको भ्रमणमा जानुहुने भएको छ पहिलो पटक विदेश भ्रमणमा जाने तयारी गर्नुभएका रेग्मी असोजमा हुने संयुक्त राष्ट्र संघको अडसठी महासभालाई सम्बोधन गर्न रेग्मीको टोली अमेरिका जाने तयारीमा लागेको हो दश सदस्यीय टोलीको नेतृत्व गर्दै रेग्मी असोज पहिलो साता अमेरिका जानुहुनेछ मुलुकमा कुनै भवितव्य नपरे उहाँ अमेरिका जाने र त्यसका लागि होटल बुकिङ लगायत व्यवस्थापनको प्रक्रिया शुरू गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ छ रेग्मी नेतृत्वको टोलीमा परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरे परराष्ट्र सचिव शिष्टाचार महापाल राष्ट्रसंघ महाशाखा प्रमुख र अन्य दुई अधिकार रहने तयारी भइरहेको छ मंगसिर चार गतिको लागि तय गरेको संविधान सभा निर्वाचनमा चाहिने सहयोगको लागि पनि रेग्मीको भ्रमण आवश्यक भएको भन्दै भ्रमण योजना बनिरहेको मन्त्रालय स्रोतको भनाइ छ मन्त्री परिषदको नियमित बैठक आज बस्दैछ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा चुनावी सुरक्षा जनाको विषयमा छलफल हुनेछ बैठकमा गृह मन्त्रालयले तयार पारेको एकीकृत सुरक्षा योजना संविधान सभा चुनावको तयारी लगायतका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन् त्यस्तै चुनावमा असन्तुष्ट रहेका नेकपा माओवादी सहितका दलहरूलाई बुधबार पछाएको पत्र उनीहरूसँगको वार्तामा राख्ने एजेण्डा लगायतका विषयमा पनि छलफल हुनेछ सरकारले बिना शर्त वार्तामा आउन आह्वान गरेपछि नेकपा माओवादीले सकारात्मक प्रतिक्रिया दिएको छ बैठकमा देशभरिका बाढी पीड़ितलाई दिने राहतका विषयमा पनि छलफल हुनेछ मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीको सचिवालयले जनाएको छ त्यसै गरी विभिन्न मन्त्रालयका मन्त्रालयगत एजेण्डाको बारेमा पनि आज छलफल हुने सचिवालयले जनाएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चार दलीय उच्चस्तरीय समितिले संविधान सभा चुनावको वातावरण बनाउन नसकेको आरोप लगाउनु भएको छ आज बिहान जनकपुरमा भएको पत्रकार सम्मेलनमा थापाले चार दलीय सर्वसत्तावादबाट चल्ने समितिको कारण चुनावी वातावरण नबनेको बताउनुभयो चार दल राष्ट्रिय अन्तर्राष्ट्रिय दबावमा चुनावलाई स्वीकार गर्न बाध्य भए पनि चुनावमा जान डराइरहेको थापाले बताउनुभयो उहाँले मोहन वैद्य किरणको कारण चुनाव नहुने भन्दै चुनावबाट मुख्य राजनैतिक दल भाग्न खोजेको बताउनुभयो ¡Está सड़क विस्तारको कारण पछिल्लो समय काठमाडौँ उपत्यकामा दुर्घटना बढ्दै गएको महानगर ट्राफिक प्रहरी महाशाखाले जनाएको छ बाटो फराकिलो बनाउने क्रममा सड़क पेटी भत्काइएकाले दुर्घटनाको जोखिम बढेको हो पछिल्लो समय हरेक दिन जस्तो दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ नयाँ वर्ष शुरू भए दुर्घटना न्यूनीकरण भएको दावी गरे पनि केही दिन यता दुर्घटनाको क्रम बढेको छ विशेष गरी कोटेश्वर नयाँ बानेश्वर र चक्रपथ सड़क खण्डमा दुर्घटनाको जोखिम उच्च छ धेरैजसो ठाउँमा फुटपाथ नभएको सड़कको छेउछाउमा रेलिङ नभएको सड़कको बीच भागमा डिभाइड नभएको तथा जेब्रा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 छ मोर्से समर्थकहरूले गरिरहेको नियमित प्रदर्शनले राष्ट्रिय सुरक्षामा खतरा बढाएको बताएको ठहर गर्दै त्यहाँका सूचना मन्त्री डोरिया सराफ अल्दीले जारी प्रदर्शनलाई समाप्त गर्न र उनीहरूलाई हटाउन कानून र संविधान अनुसार नेब्रहरूलाई आदेश दिएको बताएका छन् त्यस्तै हिंसा भड्काएको आरोपमा मुस्लिम ब्रदरहुडका तीनजना नेतालाई अदालतमा पेश गरिएको छ मुर्सीलाई तीन जुलाईमा अपदस्थ गरेपछि उनका समर्थकहरूले उनको रिहाईको माग गर्दै प्रदर्शन गरिरहेका छन् रासायनिक हतियारको प्रयोग भइरहेको भनिएका तीन स्थलको जाँच गर्न दिन सिरिया समेत राष्ट्रसंघसँग सहमत भएको छ ती क्षेत्रको जतिसक्दो चाँडो निरीक्षण गर्ने राष्ट्रसंघले बताएको छ सिरियाको खान अल एसल भन्ने स्थानलाई रासायनिक हतियार प्रयोगको मुख्य केन्द्र मानिएको छ मार्च महिनामा उक्त स्थानलाई सरकारलाई नियन्त्रणमा लिए पनि बाइस जुलाईदेखि भने विद्रोहीले कब्जामा लिएका छन् यस्तै विषयको शुरूआत मात्रै रासायनिक हतियार सहितको हमलामा परि सत्ताइस जनाको मृत्यु भएको छ खेल समाचार श्रीलङ्काले दक्षिण अफ्रिका विरुद्धको पाँच एक दिवसीय क्रिकेटको श्रृङ्खला चार एकले जितेको छ गैराती भएको खेलमा एक सय अठाइस रनले विजय भएपछि श्रीलङ्काले फराकिलो अन्तले सिरिज जितेको हो तीन सय आठ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका त्रिचालिस दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय उनासी रनमा समेटिएको थियो उसका लागि कप्तान एभी डेभिलियर्सले सर्वाधिक एकाउन्न रन जोड्नु बाहेक अरूले बेच्न लायक प्रदर्शन गरेका थिए दक्षिण अफ्रिकालाई सस्तेमा समेट्न सुरङ्गा लकमल र अजन्था मेडिन्सले समान तीन तीन विकेट लिए गरी सचिता सेनानायकले दुई विकेट हात पारे पहिलो ब्याटिङ गरेको घरेलु टोली श्रीलङ्काले तिलक रत्ने दिलसनको सर्वाधिक उनासी रनको मध्यले तीन सय सात रन बनाएको थियो यसै गरी कुमार साङ्गाकाराले आउट नभई पचहत्तर रन जोडे समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक पक्राउ परेका आफ्ना कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता गरी तत्काल रिहाईको माग गर्दै वाइसलद्वारा अनिश्चितकालीन चुताउनु बन्द बन्दको क्रममा विभिन्न स्थानमा तोडफोड प्रहरीद्वारा एक दर्शन कार्यकर्ता पक्राउ मंगिर चारका लागि तय भएको संविधान सभा निर्वाचनमा कुनै दल छुट्न नहुने राष्ट्रपति यादवको भनाई मन्त्री परिषदका अध्यक्ष रेग्मी अमेरिकी भ्रमणमा जानु इजिप्टको राजधानी कायरोका विभिन्न स्थानमा कब्जा जमाएर बसेका मोर्सी समर्थकलाई हटाउन मन्त्री परिषदद्वारा प्रहरलाई आदेश रासायनिक हतियारको प्रयोग भइरहेको भनेको तीन स्थलको जाँच गर्न दिन सिरिया संयुक्त राष्ट्रसंघसँग सहमत र दक्षिण अफ्रिका विरूद्धको पाँच एक दिवसीय क्रिकेट श्रृङ्खलामा श्रीलंकाको जित हौस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार अर्पण समाचारको साथमा एटिच्युड मल्टी एकाडेमी म्याथ